अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्रो पाँच समयगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजीको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट व्यवस्थापिका संसदको बैठकमा आज पनि नयाँ आर्थिक वर्षको बजेट बारेमा छलफल हुने राजनैतिक अस्थिरता र संयुक्त सरकार भएकै कारण चाहेअनुसारको विकासको काम गर्न नसकेको उपप्रधान तथा स्थानीय विकास मन्त्री सिंहको भनाई नेपाली कङ्ग्रेसको उम्मेद्वारले उपचुनावको प्रचार प्रसारमा प्रधानमन्त्रीको तस्विर प्रयोग गरेको भन्दै निर्वाचन आयोगद्वारा त्यसो नगर्न आग्रह आचार संहिता उल्लङ्घन गर्नेको उम्मेद्वारी समेत रद्द हुने निर्वाचन आयुक्त शर्माको चेतावनी मलेसियामा भएको एक डुङ्गा दुर्घटनामा छैसठी यात्रु बेपत्ता एकतिस यात्रीको भने सकुशल उद्धार र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 गर्नुपर्ने बताउनु भएको छ सभासदहरूले राखेका विषयलाई सामान्य रूपमा बुझेर व्यवस्था गरिए त्यसको कुनै अर्थ नहुने भन्दै अर्थमन्त्रीले गम्भीर भएर सभासदहरूले राखेका अधिकतम धारणा र सुझावलाई प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिनु भएको छ उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले राजनैतिक अस्थिरता र संयुक्त सरकार भएकै कारण चाहे अनुसारको विकासको काम गर्न नसकेको बताउनु भएको छ ललितपुरमा आज बिहान भएको कार्यक्रममा मन्त्री सिंहले समयमै संविधान जारी भए मात्र राजनैतिक संक्रमण अन्त्य हुने बताउनु भयो उहाँले सबै दललाई सहमतिमा ल्याएर निर्धारित समयमै संविधान जारी गर्ने विश्वास समेत व्यक्त गर्नुभयो शान्ति प्रक्रियाको काम लगाउने जिम्मा पनि यही सरकारको भएकाले अब सबै दल मिलेर छोडेर जानुको विकल्प नभएकोमा उहाँले जोड दिनुभयो उहाँले सामाजिक संघ संस्थाको सहयोगले मात्रै सरकारले साय अनुसारको सेवा प्रदान गर्न सक्ने समेत बताउनुभयो असार आठमा हुने संविधानसभा उपनिर्वा उपचुनावको प्रचार प्रसारमा चितुअनुसारमा नेपाली कंग्रेसका उम्मेद्वारले प्रधानमन्त्रीको तस्विर प्रयोग गरेको भन्दै निर्वाचन आयोगले सूचित गराएको छ जिल्ला निर्वाचन कार्य चितवनले प्रधानमन्त्री कोइरालाको तस्विर अङ्कित पर्चा वितरण गरेर चुनाव प्रसार नगर्न निर्देशन दिएको छ उप प्रधानमन्त्री दुवै वामदेव गौतम र प्रकाश मानसिंहलाई सचेत गराए लगतै आयोगले प्रधानमन्त्रीको तस्विर चुनाव प्रसार सामग्रीमा नराख्न कंग्रेस सभासदलाई निर्देशन दिए गरिएको हो बालवाला प्रधानमन्त्रीको तस्विर छाप्नु आचार संहिता विपरीत रहेको भन्दै आयोगले त्यसो नगर्न भनेको हो प्रधानमन्त्री कुनै पार्टीको सभापति भए पनि हाल सरकार प्रमुख भएकाले उनको तस्विर सहितको पर्सा बनाएर वितरण गर्न नहुने निर्वाचन आयोगकी सहसचिव लीलादेवी गढुवा गढतौलाले बताउनुभयो आज चितवनमा पत्रकार भेटघाट कार्यक्रममा गढतौलाले यस विषयमा निर्वाचन आयोगको ध्यान आकर्षण भइसकेको छ यो गतिविधि रोक्न निर्देशन दिई कारवाही प्रक्रिया अघि बढेको छ चितवन चारका कंग्रेस उम्मेद्वार रामकृष्ण घिमिरेको प्रचार सामग्रीमा प्रधानमन्त्री कोइरालाको तस्विर प्रयोग गरिएको छ कोइरालाले यसै क्षेत्रबाट चुनाव जितेर छान्नु भएको हो चितवनमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इला शर्माले आचार संहिता कडाईका साथ लागू गरिने र पटक पटक उल्लङ्घन गर्नेको उम्मेदवारी रद्द समेत हुने चेतावनी दिनुभयो चितवन चारमा कंग्रेसका रामकृष्ण घिमिरे एमालेकी पार्वती राहुल र खुसीराम पाखरिन बेच मुख्य प्रतिस्पर्धा छ तरकारी र फलफूलमा विषादी राख्ने क्रम बढेपछि सरकारले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने भएको छ विषादीका कारण मानव स्वास्थ्य र वातावरणमा असर पुग्ने भएकाले यसलाई निरुत्साहित गर्ने अभियान तीव्र पारिएको हो यसै क्रममा बाली संरक्षण निर्देशनालयको आयोजनामा काठमाडौँमा काठमाडौँको कालीमाटी तरकारी बजारमा आज विषादी जाँच उपकरण राखिएको छ देशमै पहिलो पटक विषादी अन्वेषण विश्लेषण प्रयोगशाला स्थापना गरिएको निर्देशनालयले जनाएको छ तरकारी र फलफुलमा विषादीको मात्रा कति छ भनेर प्रयोगशालामा जाँच गरिन्छ मानव स्वास्थ्यमा असर पुग्ने गरी विषादी राखिएको भेटिएमा त्यस्ता तरकारी र फलफुलको बिक्री वितरणमै रोक लगाइने निर्देशनालयले जनाएको छ कालीमाटीमा राखिएको प्रयोगशालाको प्रभावकारिता हेरेर देशका अरू ठाउँमा पनि विस्तार गर्ने तयारी छ पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले जिटिभीको डान्सो डिआइजी लेटेस्ट मास्कको त्यस्तो संस्करणको पादी होडमा रहेकी नेपाली सेली टेरिया मगरलाई भोट माग्नु भएको छ आउँदो शनिबार हुने फाइनल भिडन्तमा अन्य चारजनासहित रूपन्दैकी रुद्रपुरकी टेरिया पनि प्रतिस्पर्धामा छिन् भोटर आफ्नो फेसबुक पेजमा उनको प्रतिभाको सम्मान गर्दै भोट गर्न आग्रह गर्नुभएको छ जिटिभीको नृत्य प्रतियोगिताको फाइनलमा पुगेकी एघार वर्षीय नेपाली बालिका टेरिया मगर आफ्नो बेचुट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 एक डुङ्गा दुर्घटनामा छैसठी यात्रु बेपत्ता भएका छन् इन्डोनेसियाबाट गैर कानुनी रूपमा मलेसिया प्रवेश गर्दै गरेको एक डुङ्गा दुर्घटना हुँदा ती व्यक्तिहरू हराइरहेको मलेसियन अधिकारीहरूले सुनाएका छन् महिला तथा बालबालिका बालबालिकासहित सन्तानब्बेजना गैर कानुनी यात्रुहरू बोकेको डुङ्गा मलेसियाको पश्चिम समुद्री तटमा दुर्घटनामा परेको हो डुङ्गा पुरानो ढुङ्गा पुरानो भएका कारण यात्रु थान नसके दुर्घटना भएको हुन सक्ने एक मलेसियन अधिकारी मोहम्मद जोरीले बताएका छन् दुर्घटनामा परेका एकतिस यात्रुको भने सकुशल उद्धार गरिएको छ हराइरहेका यात्रुहरूको खोजी कार्य जारी छ मध्यरातमा मलक्काका समुद्री क्षेत्रबाट मलेसिया प्रवेश गर्न लागेको डुङ्गा मलेसिया पुग्न तीन किलोमिटर समुद्री क्षेत्र बाँकी रहेको स्थानमा दुर्घटनाग्रस्त भएको हो खेल समाचार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति र भोलि बिहान थप तीनवटा खेल हुँदैछन् आजको पहिलो खेलमा समूह बेका नेदरल्याण्ड र अस्ट्रेलिया राति पाउने दस बजे भिन्नेछन् पहिलो खेलमा नेदरल्याण्डले स्पेनलाई पराजित गर्दा अस्ट्रेलिया भने चिलीसँग हारेको थियो त्यस्तै राति पाउने एक बजे सापेक विजेता स्पेनले चिलीको सामना गर्नेछ पहिलो खेलमा नराम्रो र नराम्रो हार बिहेरेको स्पेन आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै पहिलो जितको खोजीमा रहनेछ भने चिली दोस्रो जित हात पार्ने तयारीका साथ मैदानमा उत्रनेछ यस्तै भोलि बिहान पाउने तीन बजेपछि हुने तेस्रो खेलमा क्यामरुन र कोएसिसा क्रोएसिसा भिड्नेछन् गैराती सम्पन्न खेलमा आयोजक ब्राजिल विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ बिहान सकिएको खेलमा ब्राजिलले मेक्सिकोसित गोल रहित बराबरी खेल्दै अङ्क बाँडेको छ दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक व्यवस्थापिका संसदको बैठकमा आज पनि नयाँ आर्थिक वर्षको बजेट बारेमा छलफल हुने राजनीतिक अस्थिरता र संयुक्त सरकार भएकै कारण चाहे अनुसारको विकासको काम गर्न नसकेको उपप्रधान तथा स्थानीय विकास मन्त्री सिंहको भनाई नेपाली कङ्ग्रेसका उम्मेद्वारले उपचुनावको प्रचार प्रसारमा प्रधानमन्त्रीको तस्विर प्रयोग गरेको भन्दै निर्वाचन आयोगद्वारा त्यसो नगर्न आग्रह आचार संहिता उल्लङ्घन गर्नेको उम्मेद्वारी समेत रद्द हुने निर्वाचन आयुक्त शर्माको चेतावनी मलेसियामा भएको एक ढुङ्गा दुर्घटनामा छैसठी यात्रु बेपत्ता एकतिस यात्रुको भने सकुशल उद्धार र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति दुईवटा खेल हुँदै अवस्था दिउँसो दुई बजीको अर्पण समाचार सकियो सुजिता हमाल बिताबे नमस्कार अर्पण समाचारको साथमा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ उत्तरतर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे प्रेम एम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर